रेडियो वाचन नमस्कार साप्ताहिक कार्यक्रम रेडियो वाचन लिएर आज पनि प्राविधिक साथी उज्जवल अधिकारी र म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएका छौं कार्यक्रम रेडियो वाचनमा विगत केही श्रृङ्खलादेखि हामी पुश्चली उपन्यास भाषण गरिरहेका छौं शिव अधिकारीको उपन्यास बुद्ध समाजकी एक रहस्यमय आदिवासी नारीको कथा पुश्चलीको तेस्रो श्रृङ्खला लिएर आजको कार्यक्रममा उपस्थित भएका छौं यस उपन्यासका लेखक शिव अधिकारीले उपन्यास प्रकाशन गर्ने क्रममा आफ्नो भूमिका स्वरूप धन्यवाद दिँदै लेख्नु भएको छ पुश्चलीको अर्थ के हो पाठकहरूले सोध्ने पहिलो प्रश्न मलाई थाहा छ यो पुस्तक पूरै पढिसकेपछि मात्रै त्यो थाहा हुन्छ पुश्चलीको अर्थ छ यस कथाकी नायिका प्रमुख पात्रलाई गम्भीर गालीमा उपयोग भएको शब्द पनि हो त्यो पुश्चली उपन्यास लेखिनमा प्रमुख हात गोर्खापत्र संस्थानको मनोरम अप्सराका सम्पादक साथीहरूको रहेको छ भन्दै लेखकले आफ्नो भूमिकाको स्वरूपमा लेख्नु भएको छ सुरुचि प्रकाशन नयाँ बानेश्वर काठमाडौँ नेपालले प्रकाशन गरेको यो पुस्तक चालिस रूपियाँ मूल्य बराबरको छ र एकासी पृष्ठको रहेको छ हामी विगत दुई श्रृंखलामा एकचालिस पृष्ठ वाचन गरिसकेका छौं आज तेस्रो श्रृंखलामा एकचालिसदेखि अगाडिको पृष्ठहरू वाचन गर्नेछौं आउनुहोस् शिव अधिकारीको उपन्यास बुद्ध समाजकी एक रहस्यमय आदिवासी नारीको कथा पुश्चेलीको तेस्रो श्रृङ्खला वाचन गर्नुभन्दा अगाडि प्रस्तुत गर्दैछौ फतेमानको आवाजमा यो गीत मर्न बरु गारो, मर्न बरु ಬರುಗಾ बसन्त को हरियाली फुल सँगै वैली जान्छ बसन्तको हरियाली फुल सँगै वैली जान्छ निलो सेतो बादल उडी तिम्रो न्यानो माया तर तिम्रो न्यानो माया अझै पनि न्यानो नै छ तिम्रो माया मार्नै सकिन्न तिम्रो माया मरना बरू गारो मरना बरू गारो तिम्रो माया मरना सकिन्ना तिम्रो मा धेरै लामो बाटो हामी सँगै सँगै हिँडिसक्यौँ धेरै लामो बाटो हामी सँगै सँगै हिँडिसक्यौँ टाढा टाढा कता कता हामी दुवै पुगे तर अन्त्ययस्को तर अन्त्ययस्को भन्न मनै भना तिम्रो माया बर्णा बरुगारो हुन्ना मर्ना बरुगारो हुन्ना सिंलो यो दिनको बयान म अब आफ्नो यौवनको पूरा परिचय दिएरै आरम्भ गर्छु भिक्षु महाशय तिमीले मलाई धेरै रूपमा देखिसकेका छौ एक क्षणी एवनिकाको रूपमा गन्धर्वबाला व्योमयोनीको रूपमा लगभग निदाङ्ग पौडी खेलेर नारायणी पार गरेको देखेका छौ हिमसरक बाघसित पौठा जोरी खेलेका देखेका छौ नित्य निद्रामा अनेक नायकका धेरोदात्त आङ्गिक क्रियामा सामेल भएर पनि आज पर्यन्त अनाघ्रात किशोरी रहेकी वनबाला मलाई तिमीले चिन्न सकेनौ परिपक्वको फलको स्वाद चाल पाएनौ या पाएर पनि बुझ बचाएका छौ तिमी मूर्ख हौ या मूर्छाग्रस्त पण्डित म परीक्षा गरेरै छोड्छु बुद्ध वितराग थिए भने पनि पत्नी सुख पुत्र लाभपछि मात्रै उनमा त्यो वैराग्य पलाएको थियो तिमी हेरौ कस्ता बुद्ध हौ मग दानी दानी दानी दानी दगा दानी दानी दानी दानी दानी दानी दानी दानी दानी दानी दानी भिक्षु भैलिनसित भैलिनको तारहरूसित खेलिरहेका थिए मध्याह दिनको मध्यम तापमा भग्नावशेष रामकोट किल्लाको उही बन्द स्थानमा माघमासको मध्य उसमा न्यानो र पोसिरो हावा स्पर्श सर्वाङ्ग स्नेह स्नेग्ध उद्दीपक चाहिँ युवती म मायावी कुनै मूर्छना मुद्रा सोचिरहेकी थिए त्यतिकैमा एक दिव्य सर्प पहरामा पल्टा खाँदै खेलिरहेको देखेँ गी कुनै परम रागमा पट्टल कसेर भैरिन रेटिरहेका थिए मैले त्यो नाचसँग आफ्नो अङ्ग अपचलाउ गराउन थाले क्रमशः क्रमशः घरि उसको सन्निकट पारी सर्पलाई र घरि उसै सम्मुख हेर्दै आफूलाई व्यग्र बासना पुञ्जमा परिणत गर्न गराउन थालेँ क्रमशः बाहिरी परिधानहरू उघार्न थाले र क्रमशः अधोवस्त्रतर्फ केन्द्रित इच्छा अभिप्रेरित एवं केन्द्रित गर्न थाले अलिअलि श्वास प्रश्वासले प्लावित एवं घनीभूत शब्द स्वरद्वारा उसलाई आकर्षित अथवा उत्तेजित गर्न लागे सम्पूर्ण अधोवस्त्र समेत मुक्त निर्वाङ्ग भइसकेर अनि उसको मोह भङ्ग गर्न पुगेकी कामरूपा मेरो अङ्गमा आश्चर्यकारी भयंकर मुद्रा के पनि समाहित थियो भने त्यो वृहदाकार जीवित सर्प समेत ममा लेपिएको थियो सर्प साधनामा म र मेरो मोह मुद्रामा ऊ बसीभूत थियो उसको भैलिनलाई हठात समातेर चङ्कार तोडेपछि बल्ल उसको विस्फारित आँखाले मेरो त्यो माया मोहिनी रूप देखेको छ हेरेको हेरै कति बेर अनि अलौकिक प्रतीत हुने प्रेमाशक्त पाशव रूप मसँग त्यसपछि भयासन्न भिक्षु लगभग कम्पित भएको छ आहा डराएको किन डराएको यस्तै त हुन्छ संगीत र सौन्दर्य किन लजाएको प्रकृति र पुरुष एकाङ्कीपन एकलासको अनुदास हुन् आफ्नै एकालापमा किन लजाएको उसले केही सोचोस् उम्किएर भाग्ने मौका खोजोस् त्यसभन्दा छिट्टै उसलाई आक्रमण गरे त्यो बयान निकै व्युत्पन्न प्रकारको छ विद्युत गतिले यन्त्रवत ऊ पनि म जस्तै नग्न निदाङ्ग पारियो सर्पवायु बेगले आफ्नो गन्तव्यमा गयो उसलाई मुक्त गरेर मैले ठिक सर्पले झैँ त्यस दिव्य पुरूषलाई अङ्कबद्ध गरे र डस्न सुरु गरे दशैं अर्थात् जे स्त्री पुरुष समागमका बेला कामाशक्त क्रिया प्रतिक्रिया हुने गर्छ त्यसै गरे प्रत्युत्कर्ष घर्षण आकर्षणमा लिप्त यति कि धेरै आङ्गिक अपचालन मेरो तर्फबाट भयो लगभग मैले आफूभन्दा दोब्बर उमेरको त्यस निहत्था निराशक्त पुरुषलाई बलात्कार गरे केही भन्न र केही गर्न नभ्याएर हतप्रभ केही कर्तव्य विमूढ मेरो बलात्कारमा परेको त्यस अनक्षित भिक्षु त्यसपछि गलित अतएव पतित पनि भयो यो तिमीले के अनर्थ गर्यौ मैथुन मुद्रा विरत काम क्रीडाबाट बिउजिएपछि एक वचन उनले बोलेको यति हो मैले भने म विवश थिएँ तपाईँ मेरो परम पति परमेश्वर हुनुभयो भिक्षुले उठेर वस्त्र धारण गर्नुभयो मैले पनि त्यसै गरेँ उहाँलाई नै पछ्याएँ उहाँ निशङ्क निसोच देखिनुहुन्थ्यो तर म सोचग्रस्त अतएव सोचमग्न पनि थिएँ तर जो गरेँ सो गरेँ आफूलाई सम्झाउँदै पनि थिएँ रात्रि बितेपछि नै दिनको प्रारम्भ हुन्छ मैले मेरी आमालाई सम्झाउनुपर्छ यत्तिकै यो घरवास छोड्नुपर्छ म नियतिको नियामक नयाँ भुमरीमा परेँ त्यसको प्रायश्चित गर्नुपर्छ भिक्षु नदी किनारामा पुगेर रोकिए त्यसपछि सर्वाङ्ग वस्त्र उतारेर निर्वाङ्ग नदी स्नानमा हेलिए म पाखामा बसेर हेरिराखेँ मलाई लाग्यो निष्कवच उनी वस्त्रावरणमा भन्दा नग्नावस्थामा बढी निबोध देखिन्छन् कुन्नी उनले गेरु धारण गर्न पो छोड्छन् कि नैतिकवान मान्छेलाई आफ्नो भन्दा नीतिको बढी मोह हुन्छ मैले सुनेकी थिएँ यसै नदीको तल त्रिवेणीमा पुगेर राजकुमार सिद्धार्थले आफ्नो नियत चोला बदलेका थिए अर्थात् त्यहाँ स्नान गरेर निर्वाङ्ग नदी पार गरी गेरु धारण गरेका र कुशीनगरतर्फ प्रस्थान गरेका थिए भिक्षु त्यस हिसाबले उल्टो गतिगमनको उल्टो दिशातर्फ अभिमुख हुन सक्थे तर भएनन् उनले त्यसो गर्दै गरेनन् अब तिमीसँग गुप्त मेरो केही पनि रहेन तर तिमीलाई सर्वथा पत्नी वरण गर्न म सक्दिनँ उनले भाव्यवल एकै शब्दमा यो भने म आफ्नो घर गृहस्थ पत्नी सन्तान सबै त्याग गरेर हिँडेको मानिस हुँ भिक्षु योनीमा म यसरी अनायास पतित भएँ मैले यसको घोर प्रायश्चित गर्नुपर्छ मैले अब यो ठाउँ यो संकल्प र यो देहचर्या छोड्नुपर्छ यति भनेर उनी नदी किनारमा निकै बेर पट्टल बाँधी बसे हिसाबले उनी ध्यानमग्न भगवत प्रार्थना गर्दै थिए खोलेर पुनः वस्त्र धारण गर्दै गरेका भिक्षुलाई हेरेर म निकै अभिभूत भएँ झण्डै चिच्याएर रोएकी मलाई निकै बेर हेरेर भिक्षुले भने भयो शोक छोड तिमीलाई दुश्चिन्ताबाट मुक्त गरेरै म पलायित हुन्छु पहिले चाहिँ पुख्ता स्थितिमै अहिले घर हिँड तिमी दिव्य स्त्री हौ शंका छैन देव गन्धर्व वा यक्ष कन्याकै झैँ तिम्रो क्रियाकर्म समाहित रहनेछ उनले मलाई स्नेहले सकारे र साथै लिएर ग्राम निवासतर्फ लागे मानव समय निगन्त छ कसैको बेविचारको लेस मात्र पनि संशय छैन साँझको समय चिसो वातावरण यद्यपि त्यो चिसो मनमा समेत व्याप्त थियो तैपनि मन तनको बस बाहिर परेको थिएन शीत समीर जुन उद्दीपक स्पर्श लिएर हामीसँग हिँडिरहेको थियो हामी अर्थात नवीन भाव संवेगमा हिँडिरहेका नवयुगलसँग जबकि चकमन्न चार चौरासलाई त्यसको यत्किञ्चित अनुभूति थिएन अर्थात बाटोमा निकैवटा झुपडी पार गरेर हामीलाई आफ्नो बासमा पुग्नु पर्थ्यो आज अचम्म कतै कोही पनि भेटिएन बस्तीपछि एउटा दोबाटो अनि सानो गल्छेडो पार गरेर हाम्रो खोलमामा पुगिन्थ्यो खोलमा अघिल्तिर आँगनमा उक्लिँदा उक्लिँदै किंचित नमिठो ध्वनि सन्ताप सुनियो रुदन मिश्रित अस्पष्ट र अकल्पनीय ध्वनि सशङ्क हामी अर्थात् म र अभ्यागत भेक्छु एक आपसमा मुखामुख भयौं बुढी राप्ती तरेपछि यता हामी दुवै मौन थियौं यद्यपि परिकल्पनामा म र उनी पनि अनिष्ट सन्तापकै फोरामा नानाभाती सोच्दै र सास फेर्दै थियौं तर निशब्द थियौं हठात उनले भने के भयो उस्तै मैले पनि भाव प्रकट गरे कुन्नी अनि संसर्भम आँगनमा झुम्बिएका मानिसहरू समक्ष हामी पनि सामेल भयौं आँगनमा आमालाई सेतो लुगाले छोपेर सुताइएको थियो अहिलेसम्म मुख ढाकिएको थिएन त्यसैले आमा भनेर चिन्यौं के भयो आमालाई एक्कासी म अगाडि पुगे र यन्त्रवत सिताङ्ग सुताएको शरीरमाथि गोप्टिए उतिन्जेलमा मलाई आमा मरिछन् भन्ने बोध भइसकेको थियो यतिन्जेल मलाई नै पर्खिरहेका गाउँले मानिसहरूले बाँकी कुरो बुझाइरहनु परेन आमा परलोक गइन् छोरी भने र मेरो शरीरलाई सम्हाले आमा म चिच्चाए आलाप विलाप गरे गाउँलेहरूले आमाको लासलाई र लासको अनुहारलाई ढाके अनि क्रमशः जोरित अनुरूप हुने गर्छ हामी लासलाई रातभरि शीतमै राखेर कोरी बस्यौं केही आवश्यक शक्त मान्छेहरू बाहेक अरू सल्लाहले घर घर गए हामी बुढाबाबु हरिया भिक्षुदेव म र तीन चार पाँचजना अरू युवक रातभर आँगनमा आगो तापेर मौन मसान चितकार्दै रह्यौं भोलिपल्ट बिहानैबाट गाउँका जिम्मेवार मान्छेहरू मुखिया समेत आएर लास उठाउने र संस्कार गर्ने तर्खरमा लागे म मूर्छामा जस्तै अपसोच र अपराध बोधले ग्रस्त मन बेपत्ता रोइरहे म मेरी आमाको मृत्युका बखत व्यग्र व्यविचारको बेविचारको निर्द्वन्द देह दम्समा सामेल थिए धिक्कार मैले यो के अतिसार गरे म अति भयावह पश्चातापमा थिएँ अरूहरूले सोचे होलान् आमाको मरण मेरो लागि असह्य पीड़ा भइरहेको छ जो स्वाभाविक हो आमा मेरी सर्वाधिक प्रिय मानिस थिइन् बाले रातभर लगभग मलाई काखमा सुताए देख्नेहरू सबै व्यथित थिए आमा मरेको विषाद भन्दा बढी मलाई सम्झाउने सन्तापले ती चिन्तित थिए त्यसभन्दा पृथक मेरो मनोवस्थालाई दुवै हेतुले सम्झने र अनुभव गर्ने पुरूष मेरै कारण पतित यतैव अघोषित मेरा पति भिक्षुदेव त्यहाँ थिए उहाँ के सोच्दै र ठहर गर्दै हुनुहोला मेरो मन यति बेला त्यसै खातिर बढी व्यथित थियो म भयासक्त सबभन्दा बढी नव्याहत नायक मेरै मानसपतिसँग थिए उहाँ यदि मलाई त्यागेर हिँड्नुभयो भने यस वखत मेरो गति के हुने यस मामलामा मलाई सबभन्दा ठूलो भरोसा मेरी आमाको थियो धिक्कार त्यस दशाबाट दैवले मलाई कहाँ अनकन्टारमा फालिदियो एक्लो पारिदियो भिक्षुले मलाई एकोतार हेरिराख्नुभयो या त यो देखेर दया द्रवित हुनुभयो या पाषाणवत क्रुद्ध र कठोर मैले उहाँसित क्षमादान माग्नुपर्छ या त क्षणमुख तारा जस्तै आँखा चिम्लेर अस्ताउनुपर्छ म एकहोरो उत्पीडन या अनिर्दिष्ट द्वन्द्वमा छटपटिएकी थिएँ मानिसहरूले आमाको लास उठाए पूर्वनिर्दिष्ट संकेत र अध्यावतिक सल्लाह समेतले उहाँलाई दक्षिण दिशाको उच्च एक थुम्कोमा लगिने भयो जहाँ दुःख र सुखका बेला पनि सबैभन्दा पहिले आमा जानेर प्रार्थना गर्ने गर्दथिन् त्यो मनोसमर्पणको उनको एकमात्र भावलोक थियो मैले कति सोद्धा पनि उनले नब बताएको भाव संजोग थियो आमा क्रिस्चियन थिइन् मलाई थाहा छ किन थिइन् थाहा छैन त्यो थुम्की जहाँ एउटा सानो चिहान र त्यसमाथि क्रस गाडिएको थियो एउटै मात्र थियो अब थप अर्को त्यत्रै चिहान र क्रस शरीर समाधिस्थ त्यस स्थानमाथि खडा गरियो सूर्योदयसँगै त्यहाँ झुकेर बालेर हरियाले त्यसलाई नमस्कार गरे त्यसो किन गरिएको हो अरू कसैले थाहा पाएनन् र पाउने यत्न गरेनन् पनि मलाई लाग्यो कुनै मैले चाहिँ के गर्नुपर्ने हो छोरी तिमी फूल चढाएर ढोग मैले तल फेदीमा आफूले पानी चढाउने गरेको भिक्षुदेवले रोपेको उही केतुकेको फूल टिपेर ल्याएँ र आमालाई चढाएँ र मनै मन भने आमा मलाई माफ गर मैले तिमीसित ठूलो छलकपट गरे तैपनि अन्जानमा भएको अपराध हो आमा मैले अरू केही नभए पनि यी दुई थोपा आँसु चढाएर प्रायश्चित गरे म निर्घात रोएँ अरू मलाई हेरेर धेरै बेरसम्म त्यहाँ पर्खिरहे हामीलाई यथातथ्य सारा ती वृत्तान्त तिम्री आमा थिएनन् र म बाबु होइन साँच्चैकै तिमी हाम्री छोरी होइनौ बाढीले बगाएर बालुवामा छोडेको बच्चालाई हामीले भेटेर छोरी बनाएका हौ त्यसो त त्यस्तो बालकलाई हामीले पाएपछि तिमी हाम्रै छोरी हौ र छोरीभन्दा पनि ठूली छोरी हौ तिमीलाई देखाउने पनि र तिमी पाइएकी कारणबाटै मात्र तिम्री आमाले होस पाएकी र अहिलेसम्म ऊ बाँचेकी हो नत्र म उसलाई बचाउन पनि सायद सक्दिनथे ऊ भन्दा पनि दुःखले भेटिएकी र बचाइएकी मान्छे हो ऊ बाँच्दासम्म कसैले यो भन्न हुँदैनथ्यो तिमीलाई त कतै गाउँबाट शहरबाट खोलाले बगाएर ल्यायो र हाम्रो चरणमा फ्यालिदियो तिमीले चाल पाएनौ हाम्रो छोरी भएर पालियौ हामीले पनि देउताले दिएकी सन्तान भनी ठान्यौ पाल्यौं पोस्यौं माया गर्यौं तर उसलाई त देउताले होइन मान्छेहरूले नै मारेर मरितुल्य अचेत पारेर छोडेको थियो त्यो पशु अपराध सम्झे भने तिम्री आमा तुरुन्तै बेहोस हुन्थिन् हो मलाई सम्झना भयो आमा बेला बेलामा मूर्छा पनि पर्ने गर्थिन् एक दिन घनघोर पानी परेर रहेको सास थियो म घोरलको शिकार गरेर दाउराको बिटोसहित घर फर्कँदै गरेका बेला अचानक मान्छेको निकै कोको होलो र डरलाग्दो चितकार मैले सुने दौडेर त्यहाँ पुग्दाखेरि एकजना लोग्ने मानिसलाई भाला रोपेर मारिएको र एक्लै स्वास्नी मानिसमाथि चार पाँचजना डाकाहरू उसलाई रूखमा बाँधेर पशु झैँ झाइ राखिराखेको देखेँ मैले रिसले आँखा देखिन भारीबाट बन्चरो झिकेर राक्षसले झैँ झम्टिए र दुईटालाई ठहरै त्यहीँ गिडिदिएँ ती अचेत भएर लडे अरू कुर्चा ठोकेर भागे तर तिम्री आमा त्यतिन्जेल आधा मरिसके सुतेकी थिइन् मैले उनलाई डोरीबाट फुकालेर पानीमा लगि सुताएँ र फर्केर गई टाउको फुटी अधमरो परेका ती दुईजनालाई पुरै मारेर त्यहीँ पुर पार गरे अनि अधमरो आइमाई र मरेको लोग्ने मानिसको लासलाई घरमा ल्याई गाउँलेहरूको समेत सहयोग लिएर आइमाईको होस फिराए लोग्ने मान्छेको काजक्रिया पनि गरे बाले सिनेमाको घटना जसरी आफ्नो कथा बताए वास्तवमा कल्पित ती मेरी आमा कोही विदेशी थिइन् बिहे पछाडि हनीमुन मनाउन नेपाल आएका जिज्ञासु जोडी चितवनको यस जंगलमा या त बाटो बिर्सिएर या बदमाश गुण्डाहरूद्वारा लखेटिएर आइपुगेका र त्यस अवस्थामा भेटिएका थिए बाले बताए अनुसार भारत भूमिकै तर टाढा कान्छीपुरतिरका सम्भ्रान्त मान्छे तर हिन्दी राम्रो बोल्न नजान्ने मान्छे थिए आमाले होस फिर्ने बित्तिकै पहिलो वाक्य हिन्दी भाषामा आफ्नो लोग्नेलाई कतै अझ ठाउँमा लगेर गाडी दिन र त्यहाँमाथि क्रस राखिदिन अनुनय गरेकी थिइन् तीन दिन तीन रातसम्म चिसो बालुवामा राखेर रा, त्यस लासलाई अनि आमाको होस फिराउन लागेको आफ्नो दिलो ज्यान बयान गर्दा बा आफै पनि रोएका थिए त्यसपछि त्यो आइमाई बहुलाई जस्तै भएर चार पाँच वर्षसम्म जे मन लागि गर्ने बारम्बार मूर्छा पर्ने केही नखानेर मर्ने मात्र खोज्ने गर्न राखी आठ नौ वर्षपछि जब भगवानले तिमीलाई भेटाए अनि मात्र मैले उसलाई सम्झाउन सके बचाउन सके त्यसपछि अनि ऊ तिम्रै लागि मात्र बाँचेकी थिए साँच्चीकै उमेरी दुलै भएकी होइन उमेरी स्वास्नी र म उसको लोग्ने होइन तिम्रै लागि हामी लोग्ने स्वास्नी जस्तो र बाबुआमा जस्तो भएका थियौँ त्यसो त पछि पछि मान्छेहरूले हामीलाई तिम्रा बाबुआमा लोग्ने स्वास्नी नै भनेर ठान्न पनि थाले तर हाम्रो सल्लाह तिम्रो लागि जोसुकैले त्यस्तो जेसुकै भने पनि सहने भन्ने मात्रै थियो ऊ ऊ थिए उसकै लोग्ने उसकै थिए र म मै छँदैछु बाले आफ्नो कुरा टुङ्ग्याए Thank you. म यति धेरै रोएँ त्यस दिन कि सारा दुःख सारा अफसोस निख्रिने रित्तिने गरी रोएँ यति कातर भएको बाबुको शरण परे कि आफूले पाहुना भिक्षुसँग गरेको व्यविचार र त्यसको के सजाय भोग्नुपर्छ उचित हुन्छ बताउने याचना पनि स्वयं भिक्षुदेवकै सामुन्नेमा गरे अनि बाबुले पाहुना महाशय भिक्षुको पाउ परेर आफ्नै छोरीको जीवनदानमा स्वीकार्न अनुनय गरे अनुनय याचनाको अन्तिम वाक्य थियो म एउटा तुच्छ लुहार जातको मान्छे भए तापनि मेरो छोरी ईश्वरको उपहार हो अज्ञानमा उसले जे गरेकी भए पनि ऊ प्रभुको चरणमा परेकी छे love. रुकुममा बुदुममा लगायत मेरा दौतरीहरू छेउटा खबट्टा जस्ता अनुहार लिएर मृत्यु भोजमा सामेल छन् मेरा समवयका सबै साथीहरू आइमाई भइसकेका छन् झोलिएका स्तन दाप्सिएका पेट टालेका अर्धवस्त्र आधा पेट भोजन ती सबको साङ्गो पाङ्गो बयान यति नै हो सबैजसो बच्चा च्यापेर काकीमा अरू तमाम आदिवासी आइमाईका लाममा उभिएका छन् टिटलाग्दो जीवन आद्योपान्त दिनचर्या देख्दा तिनीहरूको मलाई उराट लाग्छ म आफू पनि तीभन्दा कति नै भिन्न हुँ उकुस मुकुस भएर आउँछ लोक लोकचलन अनुसार खट्टे मुरिया सुक्टी सिद्रा मासु जस्ता खानेकुरा ठूलो झ्याङ्गामा लिएर मुठीले बाँड्दै हिँड्छन् पटाङ्किनीमा लहरेर टुक्रुकट्टामा टुमी बसेका सबै साना ठूला मान्छेलाई त्यो सुक्खा भोजन बाँड्ने काममा उनलाई सुक्रे बुधे आइते सोमे सबैले सघाउँछन् तन्नेरी भनिने तिनका समूहमा मलाई ताक्ने मोदेर हस्ते छैनन् मेरी आमाको परलोकपछि ममा आएको परिवर्तन र भिक्षुसितको मेरो निकट सहवासले गर्दा सायद ती पनि विरक्तिएका छन् la la la la आज मैलौं दिन हो मृत्युको मृत्युको दोस्रो दिन बाले मलाई भिक्षुको हात जिम्मा लगाएर भनेको कुरो हरियाले सुनेको थियो हरिया हाम्रो घरकै एक सदस्य भएकोले उसँग गोप्यता धेरै राखिँदैन राख्नै खोजे पनि त्यो धेरै दिन टिकिरहँदैन मलाई पनि त्यस दिन बाले त्यो नभनेको भए हुन्थ्यो त्यति छिट्टै जस्तो लागेको हो तर बाबु अभिभावक हुन् घरका र उनको पनि चिन्तालाई हामी सन्तानले अन्यथा लिनु हुँदैन आमा मरेको साँझ चिहानबाट फर्केपछि जुन कुरो भयो आँगनमा मलाई लागेको थियो बिच्छु यहाँबाट भाग्छन् तर अह भोलिपल्ट बिहानै बाबुलाई उनीले भने घरको शोक सुध्याई सकियोस् अनि म मेरो कुरा गर्छु बाबुले भने यहाँको चलनमा तीन महिनासम्म तपाईँहरू चुप लाग्नुपर्छ ठिक छ अनि त्यसपछि हामी विधिवत बिहे गर्छौं भिक्षु साँच्चै कठोर चरित्रवान ठानिनुभयो त्यस दिन मलाई उहाँप्रति अनैतिकता सोचेकोमा धेरै ठूलो आत्मग्लानी भयो झन् झन् मैले धेरै प्रायश्चित गर्नुपर्नेछ धेरै संकल्पले उहाँप्रति सेवारत रहनुपर्नेछ भन्ने भावनाले चितोर्न थाल्यो मनै मन कति निज कति निशंस तहमा बाँचेको हुँदो रहेछ हामी जस्तो मान्छे मैले मेरो दृष्टिबाट समस्त यहाँका मान्छेहरूको मनोगत मूल्याङ्कन गरे त्यस दिन उमेरको भेद पनि मलाई केही लागेन भोग बाँच्नको कुरो त परै जाओस् त्यस देवदूत समान उद्धारक पुरूषलाई तत्पश्चात आदर्श र आदरको सर्वोच्च शिखर ठान्न थाले म मलाई मेरी मृत आमाले भनेकी छिन् ती पनि मेरी धर्ममाता मात्र नहुन् तिमीलाई दुःख आइपर्दा जो पुरुष सामुन्यमा हुन्छ र सबभन्दा नजिकबाट जसले सघाउँछ छुन्छ उनै ईश्वर हो ईश्वरले जहिले पनि पुरुषको आकारमा जन्म लिन्छ उसैमा भरोसा गरे जति बेला मैले पुरुष अङ्गवरण गर्दै थिएँ र त्यो पनि पहिलोचोटि म सम्भोगावस्थामा भएकै बेला सम्भवत मेरी ती आमाले प्राण त्यागेकी थिइन् हे ईश्वर मैले मेरी माताको दिव्य र त्यही आखिरी आर्ष वचनको अनुसरण गरेकी छु मेरो रक्षा गरे na na na na na na त्यसदेखि म अति भावुक अति चिन्तन प्रिय अचञ्चल र अतिशय आस्तिक हुँदै गएकी छु नित्य झैं म भण्डारबाट अन्नपात लिएर बञ्चर पशुपन्छीलाई खुवाउने गर्छु शिकारको मलाई रत्तीभर रहर छैन जात गएको मान्छे जस्तो क्रमशः यहाँको चलनबाट लगभग जातिच्युत भइरहेकी छु भिक्षुदेवले मेरो चालचलन देखिरहनु भएको छ मलाई उहाँले मुखले केही भन्नुभएको छैन आँखाले अनुभव गरिरहनु भएको छ म बुझ्छु भिक्षु आसन्न दुविधा र अन्तर्द्वन्दमा बेपत्ता हेलिरहनु भएको छ मलाई हराउन खोजे पनि अब सहसा सकिने छैन संसार र बीच परम संतापले उहाँ जेलिरहनु भएको छ <laughs> तिन महिना धेरै लामो समय हो यस्तो विकट तन्द्राको अवस्थामा तर पनि लोकाचार चरित्र शुद्धिको लागि वृद्ध बाबुको वचन पालना हुनैपर्छ त्यसै प्रकर्ष कामनाले प्रतिदिनको प्रात एवं सन्ध्या सूर्यको गणना चलिरहेको छ भिक्षु सदा नियत उद्देश्यले गुफा गमन गर्नुहुन्छ घरमा उहाँको बास केवल शयनको लागि हो बाबु बाख्राको स्याहार सानोतिनो खेतीको रेखदेख गाउँलेका हतियार अर्चाप्ने साँध लाउने काममा प्रवृत्त हुँदैछन् विस्तारै त्यसमा हरियाला अराएर पनि उनले देह निवृत्ति गर्न सक्छन् म एउटै मात्र प्राणी हुँ जो पुरानो वृत्तिमा पनि छैन र नयाँ संस्कृति अजमाउन पनि यत्तिकै सक्दिन धेरै जस्तो दिन अन्तर्मनले कुडिएर बिताउन विवश मेरो अवस्था कुनै दैवले देखेको भए थाहा छैन आफूले चाहिँ कसैलाई त्यो चाल अनुमान गर्न दिएकी छैन त्रिचालिसौँ दिन हो मैले फरिको एउटा सिन्कोले लिउनको भित्तामा धर्को कोरेर समय अङ्कित गरे दिन सधैँभन्दा पृथक प्रकारले प्रपन्न थियो खुल्ला र उदात्त बेलैमा घाम उदाएर हिउँद अब बिस्तारै परावर्ती हुँदैछ भने चाहिँ सन्देश दिँदै थियो मैले भिक्षुदेवलाई उहाँको कोठा सम्मुख गरेर चियाएँ उहाँ स्वयं पनि सायद मौसममा देखेको उन्मुक्त प्रत्यावर्तनलाई अनुभव गर्दै हुनुहुन्थ्यो नुहाएर न्यासमा लाग्नु भएको सौम्य शान्त भिक्षुको ध्यान भङ्ग गरेर भने देव आज मसित बाह्र बीस ताल मेघौली सौराहा बन हेर्न जान तयार हुनुहुन्छ तिमीलाई मन लागेको छ भने जाउँला तर मन लागेको हुनुपर्छ भिक्षुले उत्तर दिनुभयो मलाई एक्लै यहाँ बसिरहन दिगदार लागेर नै अनुरोध गरेकी हुँ अरू कुनै चपलता देखाउने छैन सायद उहाँलाई पनि मैले यस्तो प्रस्ताव गरिदिए हुन्थ्यो भन्ने लागेको रहेछ तब त्यति सहजै तयार हुनुभयो तुरन्तै तर्खरमा लाग्नुभयो बालाई भन केही खाजा चातो लिउँ हुन्छ एकछिनमै म ठिक गर्छु हामी त्यसपछि दिनभर घण्टाभर यात्रा गरेर पुगिने बुढी राप्तीको पठार त्यस बाह्र बिस तालमा पुगेर बस्यौं डुल्यौं एक बौद्ध भिक्षु एक आदिवासी एकछेबाला एकसाथ पर्यटकका रूपमा पहिलो जोडी हामी त्यहाँ थियौं कसैले कुनै दृष्टिले हाम्रो चियो चर्चो गरेको थाहा भएन हामीले आपसमा साँच्चै अनौठो आनन्द वर्ण गर्यौं सयभन्दा धेरै संख्यामा जात जात र रङ्गरङ्गका चराहरू देख्न पाइने र ढड्डीको घनघोर जंगल जहीँ तहीँ पानीका ठूला साना थुप्रै ताल तलेउ विचरण गर्न सकिने त्यो ठाउँको बयान धेरै लामो हुन सक्छ हुनसक्छ त्यहाँ तिर्खाएका बाघ भालु हात्ती नै पनि जास जास्ती भेटिउन् साइबेरिया देखिका चराहरू वर्चेनी चार छ महिना प्रवासको लागि यहाँ आउने गर्छन् त्यसमा पानी बिसौँ थरीका लामा खुट्टा र धारीला प्वाख भएका बकुल्ला जस्ता तर लम्बाकारका त्यस्तै पचासौँ थरी छुट्टा छुट्टै आकार प्रकारका रङ्गी चङ्गी चरा र माछाहरूको पनि यहाँ बास छ यहाँ भएका तालहरूमा किनभने यहाँको वातावरण र वनस्पति नै त्यस्तै छ प्राकृतिक सम्मोहकताको स्वाद र विलासको लागि नै दैहिक जीवहरूको भूतलमा प्रत्यावर्तन अर्थात् पादार्पण हुने गर्छ प्रकृतिका जीवातहरूमा नै सारा संसारको सौन्दर्य दर्शन हुने गर्छ दिनभर साथ साथ घुमफिर गर्दा पनि आज हामीहरूमा त्यस्तो कुनै अवांछित कुरा भएन जो सामान्यतया जोडीहरूको यात्रामा हुने गर्छ उहाँले कतै पत्नीत्वको आभास वा बोध ग्रहण गर्नुभएको छैन आजसम्म मबाट यद्यपि त्यो दिन शरीर भोग गर्नुभएको यथार्थ हो सायद उहाँ त्यसलाई स्वप्नदोष जति मात्र पश्चातापमा बिर्सन विसर्जन गर्न चाहनुहुन्छ मैले भने मनै मन वरतपतिका रूपमा उहाँको चरण परेर संज्ञा समर्पण गरिसकेकी छु यद्यपि अपवादले मलाई कहाँ पुर्याउला पछि परन्तुमा मेरो देवले मलाई पक्कै माफ गर्नुहुनेछ मलाई विश्वास छ साँच्चै भूलोकको शान्तिले जीव जगत वन वनौषधिलाई शाश्वत सान्त्वना दिन्छ हामीमा जो विषाद थियो मनबीच भाव संतापले उब्जाएको आघात त्यसलाई बाह्रबीच ताल क्षेत्रको अमृत जल शेषित समीरले शून्य प्राय पारेर प्रक्षलित गरिदियो मैले यस्ता अनेक चलथल देखेको छु धेरैचोटि तर यो आज अर्कै प्रकारको सोचेको छु सोचेको छु मान्छेको शक्ति जति असीमित शक्ति कसैमा छैन प्राकृतिक आकर्षणलाई कुनै राक्षसले पनि जित्न सक्दैन पानीघाट सबैको यही हो बाघको पनि र मृगको पनि तर पृथ्वीको कोखले सबैलाई बराबरी सुरक्षा दिएको छ घाम ओह्रालो लाग्यो पहाड़को उत्तापट्टि गएर त्यो डुब्छ सास पर्न लाग्यो जनावरहरू पानी घाटतिर एकत्र हुन थाल्छन् हामी जानुपर्छ मैले भिक्षुदेवलाई सम्झाएँ किनकि सन्ध्या रमण उहाँलाई धेरै प्यारो लाग्छ धेरै साँझ उहाँ धुमधुम्ती एउटा पहाड़मा वृक्षको तल बसेर बिताएको मैले देखेकी छु रातो भएर डढेको सूर्य र उहाँले पहिरिनुहुने गेरु वस्त्रमा लगभग साम्यता छ देह सुख सुविधा घर संसार त्यागेर वनवासी हुनुभएको उहाँ र हामी वनमा जन्मिएर संसारसित नाता जोड्न तम्सिएका मानिसमा यही त अन्तर छ चराचुरुङ्गीहरू पृथक प्रकारले चिरबिराउन थाले टाढा टाढाबाट जनावरहरूले वासस्थानतिर फर्कने सायद सन्देश दिन थाले मलाई साँझको समय खुब मनपर्छ म त्यति बेला वञ्चरहरू भावुक भएको चाल पाउँछु उनीहरूको भाषा सुमधुर हुन्छ त्यति बेला उनीहरू रातमा डराउँछन् मलाई उनीहरूको रखबारी गर्न मन लाग्छ भिक्षुदेवले भन्नुभयो तिमीलाई लाग्दैन मलाई खुसी लाग्यो र मनै मन हाँसो पनि उठ्यो तपाईँले उनीहरूको रखबारी गर्ने तपाईँलाई बाघले पायो भने नयाँ शिकार कति सजिलै कति धेरै मिठो मानेर भोजन गर्ला म साधु हुँ मलाई बाघले पनि चिन्छ माया गर्छ भिक्षुले जवाफ दिनुभयो अनि चाहिँ म साँच्चैकै हाँसेँ अब एकछिन यहाँ बस्यो भने बाघले साँच्चैकै माया गर्छ मैले हात समातेर उठाएँ र आफ्नो बासतर्फ त्यसरी नै हिँडाएँ त्यो साधुलाई बाटोमा मैले भने मैले पनि अब आखेट गर्न छोडेँ तपाईँ जस्तै साधु भेष धरेर हिँड्ने विचार गरेँ कुन्नी सक्छु कि सक्दिनँ बाघ भालुले भेट्यो भने चाहिँ पक्कै तपाईँलाई भन्दा पहिला मलाई नै माया गर्छ साधुले अनि हिँड्दा हिँड्दै फर्केर मलाई हेरे अब मलाई पनि यस्तै लाग्दैछ कुनै पनि जनावरले भेटेमा तिमी र मलाई एकसाथ भोजन गर्छ अनि मैले मनको कुरा अरू खोले मेरा साथीहरू सँगसँगै हुर्के बढेका आदिवासी युवाहरू मलाई भेद दृष्टिले हेर्न थालेका छन् ईर्ष्या गरे जसरी पढाइ ठाने जसरी कर्की आँखा तर्छन् म छन पनि छु त्यस्तै अचेल उनीहरूसँग सङ्गत गर्न मन लाग्दैन त्यो समाजदेखि सकभर छुट्टै भएर रहने विचार हर हमेसा आइरहन्छ मेरो मनमा त्यसो नगर जतिन्जेल रहन्छ देश अनुसार भेष धर्न मान्छे मात्र होइन पशु समाज पनि विवश हुन्छ साधुदेवले किंचित धैर्य गर्न सम्झाउनुभयो जो मैले भित्री मनले चाहेकी थिए जस्तो ताराहरू भन्दा फरक हुन् जस्तो लाग्छन् तर एकै ग्रहगण हुन्ति ब्रह्माण्डका हामीलाई हेरेर भगवान बुद्धले अबोध हामी जस्ता धेरै प्राणीको परीक्षा गरिरहनु भएको छ दिल तोड़ने वाले देख के चल तो पड़े हैं राहों में हम भी तो पड़े हैं राहों में एक दिन राति अचानक भिक्षु घर फर्किनु भएन वैशाख पूर्णिमाको रात थियो मलाई मनमा खोलदिली हुनु स्वाभाविक थियो बाला पनि भुटभुटी भएछ छोरी तिमीलाई केही भन्नुभएको छ कि बाले सोधे बाको मनको विषाद चाउरिएर चित्रो भएको अनुहारमा समेत झल्किन्थ्यो तोड़ने वाले देख के चल हम भी तो पड़े हैं वास्तवमा मलाई पनि केही संकेत थिएन र वास्तवमै संशय पनि थिएन कि अचानक यसरी घर नफर्कनुहोला भनेर तैपनि बाला केही त सान्त्वना दिनु नै पर्यो र भने बुद्ध जयन्तीका दिन उहाँहरू नबोलिकन बोधी तीर्थ जानुपर्छ अरे त्यसैले होला केही पनि भन्नु भएन लुम्बिनी उहाँको मूल तीर्थ हो उहीँ जानुभयो होला चिन्ता त थियो नै र व्यग्रता पनि कि अन्तिम क्षणतिर पुगेर उहाँले मलाई छोडेर भाग्ने काम कसरी गर्नुभयो होला ल छोड्नु नै भएछ अरे भने पनि यसो धरालाई बुद्धले झैँ उहाँले प्राप्त गर्ने पुण्डे के त पुण्डे मैले भन्दा उहाँले बुझ्ने कुरा बढी हो उहाँलाई नै बढ्दा चासो होला अनि मैले मेरो बुद्ध खोज्न जाने चाहिँ कहाँ त न गाउँ सोधियो न गाउँ गोत्र थाहा भयो लगभग नौ महिना उहाँ यसरी बस्दाखेरि नै न उहाँले हाम्रो आदि अन्त्यबारे चासो राख्नुभयो न उहाँले हामीले नै बडो गजब आकृति भयो साँच्चै यस्तो पनि कहीँ हुन्छ यहाँ आउनु अघि उहाँको वासस्थान कहाँ हुँदो हो मूल थलो त्यो हुन्थ्यो त्यसपछि उहाँका शाखा सन्तति एकचोटि उहाँ आफैले भन्नु त भयो थियो म मुगलानबाट आफ्नी पत्नी छोराछोरी दुई सन्तति उहीँ छाडेर चुपचाप विदा लिए हिँडेको सन्यासीलाई तिमीले पुनः पदच्युत गर्यो हो भन्नुभयो थियो तर कहाँ राति निद्रा नलाग्दा तन्द्रामा जति चिन्तन हुन्छ त्यो सबै चिन्तामा डुबेर टाउको दुखाउने काम मेरो भयो त्यस दिन जब जब चाँदनी पनि सायद त्यही गति भएछ त्योभन्दा बढी हुन्छ बुढेसकालमा कसैको जिम्बा बुझाइसकेकी छोरी आखिरी छिनमा गएर त्यागिँदा बुढालाई खपिन सक्नु भएछ बिहानै मिरमिरीमै आएर मलाई उठाएर सोधे त के भन्छेस् म उनलाई खोज्न जाउँ त कहाँ जानुहुन्छ कुनै तिथि ठेगान छ र बा त्यसपछि चुपचाप फर्किए आज है क्यों हम बेगाने तेरी बेरहम निगाहों में दिल तोड़ने त्यसपछि उनलाई सन्चो भएनछ हरिया उठेर बजारमा ओखती लिन गयो झाँक्री बुढो कहाँ आमा हुँदा कसैलाई पनि केही तलबितल पर्यो कि मान्छे दौडाइन्थ्यो त्यहाँ सन्चो त रातभर निद्रा नलागेकोले मलाई पनि थिएन तर कसलाई भन्नु र झुप्रो बाहिर बोर्लाको रूपमणि डिलमा बसेर झोक्राइरहेकी थिए घाम माथिसम्म चढेको रहेछ पत्तै थिएन हरिया सँगसँगै गेरुधारी मान्छे पनि पो आइराखेको छ त पत्यार नलागेर अनिन्द्राको दोष पनि त हुन सक्छ सारा ध्याउन त्यही छ त्यही त देखिन्छ आँखा मिची मिची हेरे हो त अनि दौडेर गई सुतिराखेका बाबुलाई घचकचाएँ देउता आउँदै हुनुहुन्छ हरियासित बाबु पनि झस्किए देउता मैले भने होइन होइन उही हाम्रा पाहुना के त पहेँलो लुगा लगाउने बुद्धका चेला एकसाथ यति धेरै विशेषणले उस मानिसलाई यस गाउँमा आजसम्म कसैले चिनाएन होला त्यत्रो दिन एका घरमा सँगै खाइसुती बसेको मान्छेलाई चिनाउने उनीहरूसँग नाउँ र नाता केही थिएन अचम्म छ हो अचम्मै भयो त हरियाली कहाँ भेटेछ हरिया मान्छे त बुद्धि भएकै छ हरियालाई उनले बाटोमा भेटे होलान् भागेको मान्छेलाई हरियाले पक्रिएको थोरै हो र सोखती परेन बालाई निको भइसक्यो त भात पका जा मैले हुत्तिँदै गएर उसको हातको पोको खोसेँ उसले मलाई रमाएको देखेर निकै बेर हेऱ्यो र भिक्षुलाई लक्ष्य गर्दै भन्यो पारी गैँडाकोटमा भेटेर सँगै आएको मलाई पनि नयाँ लुगा ल्याउनु भएको छ भिक्षुजी उभिएर मुस्कान दिइराख्नु भएको छ सायद हाम्रो हाल हरियाले उहाँलाई भलिभाती भनिसकेका छ फकाउन उसलाई के के खाना दिया होला लुगा फाटो किन दिया होला अब त खुबै इति वृत्तान्त खोर्याएर नसोधी कहाँ छोड्छु र जहाँ गए पनि खोजी पत्तो लगाउनै पर्छ मनै मन ठानेर बाहिरी मुखले चाहिँ घुर्की लगाएँ कहाँ जानुभएको कुनै सुईको नदिकन यहाँ हामीलाई कत्रो पिर रातभरि सुतेका छैनौं भिक्षुले भन्नुभयो किन बाघले खायो भनी ठान्यो र मैले भनेकै थिएँ नि म साधुलाई बाघले पनि खाँदैन त्यसपछि बाबुले पनि आखिर त्यही त सोधे नि तर संयोग अचम्मकी भिक्षुले बाबुलाई भन्दा तीर्थ लुम्बिनी गएको नै भने वैशाख पूर्णिमा पारेर लुम्बिनी जाने र आफ्नो समाजको काम पनि बुझबुजारात गर्ने काम एकसाथ भएको विवरण दिए धन्य छ हामी त के के सोचेर डराएका थियौं सबै दैनन्दिन आफ्नो कामकाजमा लागे भनौँ त सबै गाउँलेकै कुरा गरेको तर म चाहिँ मनै मन झनै खुल्दुली राखेँ हिजैबाट हाम्रो नब्बे दिन कट्यो अब उहाँ महाशयलाई के भन्ने अथवा उहाँले हामीसँग के सम्वाद गर्ने खाना खाने बेला हामी घरका अरू प्राणी तीनजना क्रमैसँग उहाँको मुख ताकिरह्यौं केही नभन्ने छुटिसकेपछि खोलमाको बाहिर टाढमा बसेर भिक्षुदेवले आफ्नो पेटारो खोल्नुभयो अर्थात् अघि बजारबाट लिए आउनुभएको बाकस बाला छेउमा बस्न अराउनुभयो पहिले र मलाई माझमा राख्नुभयो हरिया पनि तल टुक्रुका बसेर हेर्ने नै भयो यी यति धोतीबाट यति चाहिँ लहङ्गा र यति चाहिँ गरगहना यो दुलैलाई विधिपूर्वक बिहे गर्ने हो पुरेत बाजा सहित र यो बालाई यो हरियालाई अरू त्यो झोलाको गाउँले केटाकेटीलाई एकछिनमा नै परिस्थिति गम्भीर भयो भाव विभोर बाले केही भन्ने शब्द पाएनन् र भने प्रभु ठूलो कृपा भयो अनि मैले हेरेँ भावी पतिदेव मेरा साँच्चै देवतुल्य थिए अनि उमेर उमेरले के गर्छ यसै पनि स्त्री र पुरुषमा बीस वर्षको अन्तर खासै अन्तर मानिँदैन म बीस उहाँ चालिस आइमाई जातको बैंस बढीमा दस या पन्ध्र वर्ष रहन्छ म कि आइमाई लगभग बुढी हुन्छु मेरी आमाकै कुरो लिउँ छब्बिस वर्षदेखि उनी वैधव्यमा थिइन् उनलाई कुनै शिकायत थिएन थियो होला तर उनी शारीरिक रूपले भन्दा बढी मानसिक हिसाबले गलित थिइन् दुला साहबले यति ठूलो निश्चय आफू एक्लै गर्नु भएर हामीलाई अचम्मित पार्नुभयो हामी बाहेक आफ्नो कुरो केही पनि बताउनु भएन कसैलाई आफू को हुँ कहाँ छु कम्तीमा पत्नी हुने स्त्री मलाई समेत मलाई मनमा गुन्दा गुन्दै आफ्ना कुरा आफैलाई लाज लागेर आयो ती सबै त्यसै छोडेर भागे भित्र आफ्नो खोलमातिर र आफ्नो गुप्ती ऐना हेरे आफै आफ मुस्कुराइरहेँ बाले असजिलो लागे पनि आफ्नो मनको कुरो नभने सुख पाएनन् त्यस दिन जब हामी सल्लाहले बिहेको तिथि तय गर्न बसेका थियौं बिहे यसै ठाउँको रीतिअनुसार हुने र सजधज समारोहका साथ हुने भन्ने अठोट दुला हुने भिक्षुदेवको थियो बाले भने यहाँको तिथि अनुसार तपाईँले धोरा लगाउनुपर्छ भाङ्राको धोती र दुलैले दोर्लाङ दोर्लाङ भनेको आधा पिठ्यौँ देखिने गरी हातले बुनेको जामा पारी भनेको पगरी बेर्नुपर्नेछ जंगली जीव वनस्पतिका खबटा र लोकताले बुनेको लामराङ झामराङ पोसाक परिधान पहेँलो लुगा वा अनौपचारिक पहिरनमा यहाँको बिहे पूरा हुँदैन भात मासु माछाको झोल गहत पिणालु जात जातका साग र पशुपन्छीका चुकुटी अनि मौवा पिउनुपर्छ मर्चाको झोल यो बिहे विधिपूर्वक हुन सक्दैन निचोड यही थियो तपाईँ परदेशी हो दुसाधहरूले तपाईँलाई सहँदैनन् बुढाले यसो भनिसकेपछि भिक्षु पनि भौतारिए अनि भिक्षुले आफ्नो निश्चय बदलेर भने उसो भए हामी गुफामा गएर बुद्धदेवलाई साक्षी राखी संकल्प गर्छौं म यो ठाउँलाई कर्मभूमि बनाउन आएको हुँ विश्व सम्पदा सूचीमा सामेल गरेर यहाँको प्रकृति पुरातत्व र जनजीवन संरक्षित गर्न के यसो गर्न पनि यी मलाई दिँदैनन् बुढाले उनको कुरो कति बुझे थाहा छैन सरकारले यिनीहरूलाई यहाँबाट उठाइ छाड्छ जस्तो छ भनेर लगभग हताश स्वरमा आत्मसमर्पण गरे तपाईँ हामीलाई अब यहाँ बस्न दिँदैनन् भन्ने उनको किटान थियो र नै घोषित रूपको बिहे नगर्ने उनको सल्लाह रह्यो त्यसपछि भिक्षुदेवको इरादा बदलियो त्यसपछि ती सबै ताना बाना त्यहीँ छोडेर पदयात्राको तयारीमा हामी लाग्यौं अब हामी कुशीनगरमा जाने र त्यहाँको बौद्ध विधि अनुरूप बिहे गर्ने मलाई र बालाई सँगसँगै उहाँले सम्झाउनुभयो ठिकै हो दोहोरो झन्झटमा किन पर्ने कि अनि फेरि हामी यहाँ फर्कन सक्दैनौं मैले बाबु र आफ्नो जन्मस्थलको सान्तनाको खातिर सोधेँ बुद्धले देहावरण त्यागेको यस ऐतिहासिक थलोलाई म आफ्नो कर्मभूमि बनाउन छाड्ने छैन यो मेरो अठोट हो र तिमी साक्षी हौ मेरो मनस्तत्वले वर्ण गरेको भिक्षुदेवको दृढ प्रतिज्ञा प्रत्युत्तर वचन सुनेर मेरो मन गदगद भयो हामी भोलि नै प्रस्थान गर्छौं भिक्षुले भन्नुभयो र बाले त्यसपछि आत्मवृत्तान्त संक्षेपमा हामीलाई बताउनुभयो म श्री श्रीतिन महाराज युद्ध शमशेरसँग शिकारमा साथ ल्याइएको कौ हुँ कौ भनेको कामी हामी लन्जुङबाट पृथ्वीनारायणसँग तीन शहर नेपाल काठमाडौँ गएका र त्यहीँ बसेर दरबारका भाँडा बर्तन बनाउने अख्तियार पाएका कामी हौ सत्र वर्षको ठिटो यहाँ आएर मैले आरन बसाएँ लडाईँका हतियार अर्चाप्नेदेखि भान्साका भाँडा बर्तन टाल्ने बनाउने समेत काम गर्ने मेरा साथीहरू र गुरूबाबु पनि एक वर्ष मलाई यहीँ छडी गए किनभने यहीँकी एक भिल्ल युवतीसित महाराजको लसपस थियो उसलाई मेरो जिम्मा लगाउन त्यसो गरिएको रहेछ पछि मात्र मैले त्यो चाल पाएँ त्यो आइमाईपछि गर्भवती भई र उसलाई सकार्न मलाई पैसा समेत पल्टन पठाएर यहाँको मुख्यालय मनाइयो मलाई डर लाग्यो मैले उसलाई आफ्नो पत्नी बनाएँ पछि बच्चा पाउन नसकी सुत्केरी दोखले ऊ र उसको बच्चा पनि मर्यो अनि म विरक्ति र सदाको लागि यहीँ र यिनै दुस्साथको भेषमा आफ्नो व्यवसाय चलाइ बसे यहाँ वरपरका गाउँलेहरूको समेत भाँडा बर्तन हात हतियार बनाउँदै मेरो आजीविका चल्न थाल्यो र सारा जुन यहीँ बित्यो धेरै लडाईँका हतियार खर्खजाना यहाँ छन् त्यस गुफामा जहाँ मेरा जहान परिवार छोरी र उसकी आमालाई पनि नदेखाइराखेको हतियार बेचेर मैले थुप्रै कमाएँ र यिनै मान्छेहरूलाई दुःख कष्ट पर्दा त्यो खर्च गरे त्यसैले यी मेरा कुरा मान्छन् तर अब त बुढो भए त्यसैले नयाँ जमानाका ठिटाहरू त्यति पत्याउँदैनन् जिन्दगी यस्तै हो यो छोरीको मलाई सुर्ता थियो मलाई भन्दा उस आइमाईलाई सबै अचम्म भन्दा मलाई देउताले सेवा गर्न पठाएको त्यस स्त्रीको यो नासो हजुरमा जिम्मा लगाउन पाएर भएको आनन्द ठूलो छ आज जति सन्तोष मलाई अठासी वर्षको उमेरमा कहिल्यै भएको थिएन मेरो आफ्नो त सन्तान र सम्पत्ति केही पनि थिएन तर यो छोरी जब जब त्रिवेणीको बगर बालुवामा भेटी मलाई भगवानले दिएको सबैभन्दा ठूलो उपहार हो भनेर कराएको थिएँ म भोलिपल्ट सारालाई बोलाएर लुगा फाटो र खानेकुरो बाँडेको थिएँ र भोलि पनि गाउँलेलाई त्यसरी नै डाकेर उत्सव गर्छु हजुरहरू संसारलाई देउताको जिम्मा लगाएर अनि म आनन्दले मर्छु आत्मसंकल्पले आत्मसाथ हामी दम्पतिले आफ्नो सन्निकट देवदूत तुल्य भाव विभल बोलिरहेका ती वृद्ध पुरूषलाई मनै मन ढोग बिसायौं सन्तोषको त्योभन्दा अर्को चरम सीमा हुनै सक्दैन त्यस्तो अभिलाषा उनको हामीप्रति प्रकट भइरहेको थियो हामी कुशीनगरबाट तपाईँको सेवामा छिट्टै फर्कन्छौं भिक्षुदेवले आफ्नो पुनर्वचन दोहोऱ्याउनुभयो कुन्नी उनले सुने सुनेन हुन सक्छ जीवन निवृत्त भइसकेपछि मान्छेलाई पुनर्जीवनको संरचना मोहले फेरि छोइरहँदैन बा हामीलाई बिर्सने त होइनौ मैले उनलाई भनेको अन्तिम बोली यति नै हो अनि मलाई अङ्गालो हालेर बा खुब रोए मलाई सम्हाल्न नै धौ धौ पर्यो वृद्ध आँखाहरूबाट अविरल बगेका आँसुले मानव शताब्दीऔंदेखि अनवरत खक्रिँदै रहेका खरेका उबड खाबड झैं उनका गालालाई भिजाइरहे जति बेला अस्थायचल सूर्यको रक्तिम आभाले मानव कुनै महोत्सवको लाभा झैं पोतिएर हाम्रो दृग देशलाई चिहाइरहेको थियो जुनसुकै जातिमा किन नहोस् चाहे त्यो आदिवासीको जातिमा नै किन नहोस् नारीले आफ्नो चेलीले आफ्नो माइतीलाई छोडेर पराई घर जानै पर्छ र पुश्चली पनि अब पराई घर जाने भएकी छिन् यो कुरा यसै पुश्चलीको तेस्रो श्रृङ्खलासम्म आइपुग्दा यहाँहरूले सुन्नुभयो अब चौथो अर्थात अन्तिम श्रृङ्खला लिएर अर्को साता आउनेछौं र कस्तो रहनेछ त्यसको लागि प्रतीक्षा गर्नुहोला शिव अधिकारीको उपन्यास बुद्ध समाजकी एक रहस्यमयी आदिवासीको नारीको कथा पुस्चली आजलाई यति नै पुस्चलीको तेस्रो श्रृङ्खलासम्म आइपुग्दा हामीले यस पुस्तकको एकसठी पृष्ठलाई समाप्त गरेका छौं बयासी पृष्ठ रहेको यस उपन्यासको अन्तिम श्रृंखला लिएर आउँदो साता उपस्थित हुनेछौ प्रतीक्षा गर्नुहोला र बीचमा यहाँहरूलाई यदि कुनै प्रतिक्रिया दिन मन लाग्यो भने हाम्रो ठेगाना हो कार्यक्रम रेडियो वाचन HBC ninety four FM post box number आठ नौ सात चार सीपीसी चौरानब्बे काठमाडौँ नेपाल हवस् त आजलाई रेडियो वाचन यति नै प्राविधिक साथी उज्जवल अधिकारी हेर्म प्रस्तुता अच्युत घिमिरे पनि विदा चाहन्छौ अर्को साता पुञ्चलीको अन्तिम श्रृंखला लिएर आउने नै छौं तबसम्मको लागि आज्ञा दिनुहोस् नमस्ते रेडियो